हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा लोक छन्कारको अर्को एउटा रमाइलो बसाइदिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र रिजनले अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउने गर्छौँ र विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका सबै खालका गीत सङ्गीतलाई तपाईँको माझमा राख्ने गर्छौँ र आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी भर्खरै बजारमा आएका तपाईँले निकै नै मन भएका नयाँ नयाँ लोक भाकाहरूलाई लिएर आएको छु र आशा छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ यति बेला लोकझङ्कारको व्यवसायमा तपाईँको लागि पहिलो लोक भाका राख्न चाहन्छु भर्खरै बजारमा आएको निकै नै चर्चामा रहेको भाका हो यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि जिम्मल बाबुकी छोरी छोरी 偽り छोरी छोरी चान्छु नि त कहाँ जिम्मा बाउकी छोरी अधारोमा लाको माया काले छोकी गोरी रमाइलो रङ्ग भो जे हुनु मायालु सङ्ग भो जिम्मा बाउकी छोरी चान्छु नि त कहाँ जिम्मा बाउकी छोरी चान्चु नेता कहाँ हो र जिम्बल जिम्बलमा किशोरी निकै नै रमाइलो भाका तपाईँले सुनिसक्नु भएको छ रामजी खाँड ज्योति मगरको आवाज रहेको भाका यति बेला तपाईँ लोकसङ्कारको बसाइ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु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 छ दिन आउँछौँ र हरेक दिन अलिकति फरक फरक ढङ्गबाट तपाईँको माझमा प्रस्तुत हुने गर्छौँ आज भने नयाँ नयाँ लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित भाका जुन भाका अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहिराखेको छ यति बेला राख्छु तपाईँको लागि बादलुले हो पन्छाएर काम धन्दा एकतिर छरे माता मायाकै भेकतिर बादलुले हो पानी केले परेको हो लेखाले साइलोमा बेसीतिर झरेको रुदीमा घन्केको मादलुले हो काम धन्दा एकतिर झरे माता मायाकै भेकतिर बादलुले हो पानी केले परेको बादलुले हो लेखाले साइलोमा देशीतिर झरेको रोटीमा घन्केको मादलुले काली साइलोमा बेसीतिर झरेको रोटीमा घन्केको मादलुले हो मै मुटुमै गाडेको हिजो भन्दा आज छन् बारेको बादलुले हो पानीकेले परेको बादलुले हो लेकाली साइलोमा बेसीतिर झरेको रोदीमा घन्केको बादलुले हो मुटुमै गाडेको हिजो भन्दा बादलले हो पानी परेको बादलले हो लेकाली साइलोमा बेसीतिर झरेको रोधीमा घन्केको मादलुले हो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ यति बेला तपाईँ लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ र लोकसङ्कारको आजको व्यवसायमा मैले नयाँ नयाँ लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र लोकसङ्कारको व्यवसायमा रहेर हामी विशेष गरी नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका स्रष्टासँगको कुराकानी पनि राख्ने गर्छौँ पुराना पुराना आवाजहरू पनि तपाईँको माझमा राख्ने गर्छौँ जुन लोकभाकाहरू नेपाली लोकगीत सङ्गीतको बजारमा धेरै समय समय अगाडि बजेका थिए ती भाकाहरू पनि हामी तपाईँको माझमा राख्ने गर्छौँ तर आजको व्यवसायमा भने विशेष गरी नयाँ नयाँ लोकभाकाहरू नै तपाईँको लागि लिएर आएको छु र प्रस्तुत पनि गरिराखेको छु यति बेला फेरि पनि ढिला नगरिकन अर्को एउटा मिठो भाकालाई नै तपाईँको माझमा राख्न चाहन्छु हजार जुने जुने साथ दे साथ दिने म त छँदै सुने निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसायलाई साथ दिइराख्नु भएको छ तपाईँले तपाईँको माझमा यिनै चर्चित लोक भाकाहरू प्रस्तुत गरिराखेको छ जुन भाका अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा छन् तपाईँलाई निकै नै मनपर्छ तपाईँको मनलाई छुन्छ तपाईँको भावनालाई बोल्छ तिनै लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा सदिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म तपाईँको माझमा रहन्छौँ र यिनै सुमधुर लोकभाकाहरू राख्ने गर्छौँ र आज पनि तपाईँको लागि यिनै लोकभाकाहरू प्रस्तुत गरिराखेका छौँ यति बेला फेरि पनि अर्को एउटा मिठो लोकभाका तपाईँको लागि छोड्नुपर्छ किनभने हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुराबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार सँगै हुनेछौँ एक दिन पक्कै छँदैछ एक दिन पक्कै सँगै हुनेछौँ सबै मिले सुनाउ साथ रेडियो अर्पण आछ सबैको ढुकढुकीमा बस्न सफल भएको रेडियो अर्पण आयो हे सूचनाको बिगुल पुग्दै सबको मनमा छायो हे सूचनाको बिगुल पुग्दै सबको मनमा छायो अब मात्र वाइएसी साउन्ड सर्भिसमा लोक दोहरी लाइभ इन कन्सर्ट धनधान्याञ्च